दुई हजार बाहन्न सालमा गुल्मीको भनबने गाविस वडा नम्बर दुई बडा चौरका हिमानन्द पोखरेल मजदुरी गरेर घरको गरिबीबाट मुक्त हुन्छु भनेर भारत जानुभएको पाँच महिनामै उहाँको मृत्यु भयो त्यति बेला उहाँको श्रीमतीको उमेर चौबिस वर्षको थियो र दुई भाइ छोरा ससाना थिए त्यति बेला उहाँको मृत्युपछि कैयौँ बिचेली खेप्नु पर्यो उहाँले तर आज जसरी एउटा धैर्यता गर्नुपर्ने हो जसरी आफ्नो घर छोराछोरी सम्हाल्नु पर्ने हो त्यही जिम्मेवारी सम्हाल्नु भए कि पत्नी पत्नीको चेहरामा आज खुसी छ छोराहरूले केही कमाएर आमाका ती आँसुहरू पुछिदिएका छन् कस्तो दुर्भाग्य भने उता उहाँकी सासु पनि एकल सिन्दुर पुछिएकी र जेठी बुहारी पनि सिन्दुर पुछिएकी दुवै एकल महिला भएर बस्नुभयो त्यति बेला कति कष्टकर जीवन होला कति गरिबी होला कति अभाव होला भन्ने कुराको सीमा छैन र आज उन्नाइस वर्षपछि यो परिवारमा मैले खुसी देखेको छु किनभने मर्ने मरि गए पनि बाँच्नेले सुखको सास्ता फेर्नै पर्छ सधैँ दुःख र पीडामा उसैको चिन्तामा बसेर त हुँदैन त्यस कारणले पनि यो परिवारमा केही परिवर्तन आएको छ छोराहरूले पढे धैर्यता गरेपछि केही न केही सुख देख्न पाइन्छ भन्ने कुराको यो उदाहरण यो पाठ सिकुन अरू एकल महिला हुनु परेका महिलाहरूले पनि भन्ने एउटा सन्देशका लागि म यस भनवानी गाविस वडा नम्बर दुई बडा चौरकी कुनै एकल महिलासँग थोरै कुराकानी गर्न गइरहेको छु नमस्कार यहाँलाई नमस्कार हजुरको शुभ नाम चाहिँ चेत कुमारी पोखरेल चेत कुमारी पोखरेल कति वर्ष कि हुनुभयो अहिले त चौवालिस वर्ष पुगे चौवालिस वर्षको त्यति बेला बेला तपाईँ त्यस्तै बाइस तेइस वर्षको हुनुहुन्थ्यो त्यही तेइस वर्ष चौबिस पच्चिस पुगे थिएँ बालबच्चाहरू कस्ता थिए सानो अवस्थाका थिए बिचरा एउटा तिन वर्षको एउटा छ वर्षको त्यति बेला उहाँको मृत्यु भयो गएको पाँच महिनामै भएको होइन र पाँच महिना त्यति बेला त निकै बिचेलले खेप्नु पर्यो होइन तपाईँले हजुर भए पनि बाहिरको डर धम्की हेला हेलासी मलाई केही पनि भएन त्यही त कतिपय ठाउँमा त अब कामको दुःख र पीडा त आफ्नो जीवन साथी जो नबसी नहुने कुरो भएन होइन र बहुत सङ्घर्ष र अब कुनै दिन पनि मेरो जीवनले मैले नखाइकन म यो सम्ममा आएँ साहस चाहियो सास अँ यो सास कहिले पनि कमजोरी भएन तपाईँसँग भन्दा पनि विशेष गरेर तपाईँको देवर यहीँ हुनुहुन्छ उही भारतमा हुनुहुन्थ्यो हजुरको शुभ नाम चाहिँ त्यस्तो भाग्यले त्यस्तो संयोग पर्यो कि मेरो रमकान्त पोखरेल उहाँको देवर चेत कुमारीको अनि त्यस्तो संयोग परेको भाग्यले मलाई चाहिँ उहीँ इन्डिया पुऱ्यायो दाई जानु थियो एकै महिनामा चाहिँ मको नोकरी छोडेर चाहिँ दाईको उहाँ दाह संस्कार गरेर त्यो फुल रेडी ल्याएर महेन्द्र नगर हुँदै नखाइकन नखाइकन अनि रेडी ल्याएर त्यो फुल त्यहाँ रेडीमा सेलाएर अनि म घर जान सकिनँ सर नसकेपछि म गोविन्द प्रसाद पोखरेल प्रधान पञ्च हुनुहुन्थ्यो मेरो गुरु हुनुहुन्छ उहाँ उहाँको घरमा गएर दिसभरि चाहिँ म त्यहीँ लुकेर बसेँ अनि अरूलाई त्यहाँ गाउँका मान्छेहरूलाई जम्मा गर्न लगाइदिनुहोस् भाउजूसँग कसरी देखिम भनेर अनि म त्यहाँ लुकेर बसेँ अनि बेलुकी राति सबै दाजुभाइ जम्मा भएर त्यसपछि त्यहाँ भाउजूलाई चाहिँ सुनाउने कुरो भयो भाउजूलाई एकदम धन्यवाद दिनुपर्छ किनभने मेरो चाहिँ जिम्मेवारी उहाँले बहन गर्नु हो दाई विद्याभन्दा अङ्गतिर चाहिँ म छुट्टिसकेको हुनाले चाहिँ मलाई त्यति बोझ भएन सर होइन होइन फेरि छोराहरू चार वर्षका थियो कान्छो छोरा ठुलो छोरा आठ वर्षको थियो अनि तिनलाई हुर्काउन पढाउन अब अनि सङ्घर्ष गर्नुभयो उहाँले म आखिर फेरि आमा पाल्नु भयो सबै गर्नुभयो अनि फेरि म त्यहाँ छोडेर मेरो केटाकेटी धेरै अनि छोडेर चाहिँ म चार नम्बर गएर बसेँ भाउजू एउटा महिला पुरुष भन्दा पनि एकदम एकदम अगाडि एकदम भाउजूलाई त धन्यवादै दिनुपर्छ किनभने मैले सम्हाल्नु पर्थ्यो अहिले अहिले तिनी छोराहरूलाई बाह्र क्लासमा ड्युटीलाई पुऱ्यायौँ होइन बाहिरबाट सहयोग गर्नु मेरो एकतर्फको कुरा हो त्यसपछि निकै सङ्घर्षमय जीवन कहिले स्वात्तै ओह्राली लाग्यो तपाईँको जीवन र कहिले उकाली पनि चढ्दो रहेछ पर्खिन सके ती दुःखका दिन समाप्त भयो समाप्त भयो खुसैलिया त अहिले त दुःखका आँसु आउनन् मेरा हर्षका हर्षका आँसु ठिक छ तपाईँको छोराहरू कहाँ कहाँ हुनुहुन्छ के के नाम छ एउटाको सुरेश पोखरेल एउटाको गगन पोखरेल एउटो साउदी अरब छ एउटो मलेसिया छ ए उहाँहरू अहिले विदेशमा हुनुहुन्छ कमाएर पठाउनु भएको छ कमाएर राम्रो एउटो प्रगति अहिले त ढुक्क छ तपाईँलाई घर पनि घर त अहिले त बनाउँदै गर्दैछु अनि अब बिहा गर्ने होला नि त अब त त अब छोरा हाँसी अब चाहिँ बुहारी कजाउने बेला ल धेरै खुसी लाग्यो हिजोको त्यो भएका त अब बस्न खट्न सक्दैनन् भने यो चोखो जीवन राखेर मेरा श्रीमानदेखि त चोखो जीवन राखेर होइन यिनी छोरा यो सम्ममा ल्याएपछि अब गाउँको सबैको मलाई खुसियाली खुसियाली हेर्नुहोस् मलाई ल धेरै तपाईँलाई दिन मुक्ति आउन् मेरो छोरा अब दुःख नपरुन् हस् हामीले चाहेको के हो भने कुनै पनि एकल महिलाहरू हरेस नखाउन् होइन त्यस्तो नहोस् र यो समाज पनि राम्रो हुनुपर्ने रहेछ परिवार पनि राम्रो हुनु हुनुपर्ने रहेछ किनभने कतिपय समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोण दिमागै नभएको आइमाईको मनै नरहेको हेर्नुहोस् हो कि नत्र यस्तै सङ्घर्ष गरेर छाती ठोकेर बस्न पर्छ एउटा भगवान्ले रोजे के सयवटा पोइ गराउँछन् र कसैले हस् धन्यवाद <laughs> जिन्दगी कहिले उकाली चर्छ जिन्दगी कहिले